म यस्तो गीत गाउँछु जुन प्रेम गीत भनौँ जुन प्रेम गीत बनोस् हर माया गर्ने जोडीले आफ्नै गीत बनोस् राम्रा राम्रा सपना होस् त्यहाँ मिठा मिठा बिपना होस् त्यहाँ दुई मुटु एक धडकन हुन्छ निहालेर मेरो आँखामा हेर त्यहाँ पाउँछु आफ्नै चित्र सजाइसकेको छु मैले तिमीलाई मेरो यो मुटु भित्र निहालेर मेरो आँखामा हेर त्यहाँ पाउँछु आफ्नै चित्र सजाइसके आफ्नै भन्दा प्यारो लाग्दो रहेछ तिम्रो जीवन आफ्नै बसमा कहाँदो रहेछ र यो मन आफ्नै भन्दा प्यारो लाग्दो रहेछ तिम्रो जीवन आफ्नै बसमा कहाँ हुँदो रहेछ र तिम्रै वरिपरि भुल्छ तिम्रै वरिपरि सम्झिएर तिमीलाई घरि घरि राम मेरो आँखामा हेर त्यहाँ पाउँछु आफ्नै चित्र सजाइसकेछु मैले तिमीलाई मेरो यो मुटुभित्र छु मेरो लागि तिमी छौ जिन्दगीको प्राप्ति मेरो लागि तिमी हौ तिम्रो लागि म छु मेरो लागि तिमी छौ जिन्दगीको प्राप्ति मेरो लागि तिमी हौ तिम्रो दुःखमा रुन सकु तिम्रो सुखमा हाँस्न सकु तिमीसँग सधैँ बाँच्न सकु निहालेर मेरो आँखामा हेर त्यहाँ पाउँछौ आफ्नै चित्र सजाइसकेछु मैले तिमीलाई मेरो यो गीत सजाइसकेछु